मेरो बेस्ट फ्रेन्ड छ क्या अनि मेरो बेस्ट फ्रेन्डको चाहिँ बोय फ्रेन्ड चाहिँ लास्टै हट छ क्या गाइज यस्तो ह्यान्डसम होइन तर त्यस्तो अब बेस्ट फ्रेन्डको भनेपछि त्यस्तो नसोच्नु हुने होइन लाइक माइक म्युट गरिदिनु ल माथि आएर त्यस्तो सोचेको चाहिँ थिइनँ कि एक दिन सपनामा चाहिँ मैले चाहिँ उसको बोयफ्रेन्डलाई किस गरेको देखेँ क्या यत्तिकै केही नै नसोचिकन सुतेको होइन दिमागमा पनि केही थिएन अनि सपनामा चाहिँ किस गरेको देखेँ अनि त्यसपछि उस उनीहरू चाहिँ मदेखि टाढा बस्छ क्या लाइक उनीहरू चाहिँ काठमाडौँको हो म चाहिँ यता अर्कै ठाउँको हो नि त अनि मेरो कामले चाहिँ काठमाडौँ जानु परेको थियो क्या मलाई अनि मेरो साथीको चाहिँ काम थियो ऊ चाहिँ क्लासमा थियो अनि उसले चाहिँ आफ्नो बोयफ्रेन्डलाई पठाएको थियो क्या मलाई लिनु एयरपोर्ट अनि आयो होइन बाइकमा अनि म चाहिँ अब उयो भेना भन्दै बोल्छु नि त बोल्नु चाहिँ साथीको साथीको बोयफ्रेन्डलाई अनि भेना भन्दै अनि गयौँ यसो कुरासुरा गर्दै थियौँ बाइकमा होइन अनि पानी पर्नु थाल्यो क्या भयो त बाटोमा जाँदा जाँदै उनीहरूको घर उनीहरू चाहिँ सँगै बस्छ क्या लिभिङमा बस्छ क्या उनीहरू चाहिँ डेरा भाडा लिएर अनि फ्ल्याटमा बस्थ्यो अनि म चाहिँ उनीहरूकैमा बस्नु आँटेको थिएँ क्या लाइक टु थ्री डेजको लागि अनि लिनु आएको थियो मलाई होइन अनि बाटोमा पानी पऱ्यो अनि लाइक हामीले रेनकोटहरू पनि केही लगाएको थिएन अनि धेरै धेरै डिस्टेन्स थिएन क्या त्यो एयरपोर्टदेखि उसको घर नजिकै थियो क्या अनि रुम गयौँ होइन अनि रुम गएपछि चाहिँ उनीहरूको चाहिँ त्यहाँ दुइटा बाथरुम थियो क्या एउटा चाहिँ भित्र थियो एउटा चाहिँ बाहिर थियो अनि मलाई चाहिँ लाग्यो अब उसले पनि चेन्ज गर्छ होइन अनि म पनि चेन्ज गर्छु अनि मैले चाहिँ मेरो ड्रेसहरू mm. ल्याएको थिएँ नि त माइक म्युट गरिदिएँ ल माथि आएर अनि ड्रेसहरू निकालेँ अनि त्यसपछि बाथरुम गएँ क्या अनि अब चेन्ज गर्छु नुहाएर चेन्ज गर्छु थाकेको थिएँ नि त लङ ट्रिपले अनि चेन्ज गर्छु भनेर ठ्याक्क लुगा खोलिरहेको थिएँ होइन उसको बोयफ्रेन्ड आइदिइरहेको क्या त्यो बाथरुमभित्र त अनि आयो होइन अनि त्यसपछि अब एकअर्कालाई हामी हेरेको हेरेक भयौँ के कस्तो अड सिचुएसन थियो नि त अनि तर ओभर दामी बडी थियो क्या त्यो त्यो मान्छे पनि ड्रेस चेन्ज गर्नु आएको रहेछ म चाहिँ ऊ बाहिरको बाथरुम युज गर्छ होला भनेर सोचेँ कि भएर त मेरै बाथरुम आइपुग्यो होइन अनि अब त मलाई हेरौँ त्यत्तिकै अनि त्यसपछि अझै अब हुन्छ नि निस्किनु छोडेर के माया तिम्रो बडी त क्या सेक्सी अरे क्या त्यहाँ त्यतिखेर म त के भन्नु नभन्नु होइन अनि मलाई फेरि उका लास्ट ह्यान्डसम्म लाग्थ्यो नि त अनि मैले आफै उसको हात पक्रेँ क्या नजाऊ भनेर अनि आफूतिर ताने होइन अनि उसले मेरो कम्मर पक्रे क्या कस्तो मजाले अनि त्यतिखेर म नेकेट थिएँ गाइस केही लगाएको थिइनँ <laughs> लुगा पनि होइन अनि त्यसपछि उसले चाहिँ मलाई त्यो भित्तातिर ढेकाल्नु थाल्यो क्या बिस्तारै त्यो अनि बाथरुमको अनि यस्तो किस गर्नु थाल्यो क्या म त यस्तो मजा आएको क्या फेरि एक्साइटमेन्ट नर्भस बोयफ्रेन्ड है साथीको बोयफ्रेन्ड यस्तो डर लागिरहेको थियो अनि किस गर्नु थाल्यो होइन अनि मेरो कम्मरमा हात राख्नु थाल्यो होइन म त के गर्नु नगर्नु भइरहेको थियो क्या फेरि अनि उसको उसले आफ्नो जिउहरू चाहिँ कस्तो दामी बनाएको छ क्या जिम गरेर अनि म चाहिँ उसको त्यो बडी छुनु थालेँ क्या हेर्दै हेर्दै अनि उसले चाहिँ सर्ट्स लगाएको थियो होइन अनि मैले उसको सर्ट्स खोलेर अनि निल डाउन गरेर अनि उसको मैले दामी डिक सक गरेँ क्या एकछिनसम्म अनि उसले चाहिँ मेरो कपाल पक्रिँदै होइन कपाल हटाउँदै कस्तो सेक्सी पाराले सिक फर्स्ट टाइम त्यस्तो मजाले मैले कसैको लाइक हुन्छ नि डिक सक गरेको क्या कस्तो मजाले कपाल तान्नी तान्ने होइन यस्तो मजाले हुन्छ नि कस्तो हार्ड कोर के पुरा डिप छोडिदिइरहेको थियो क्या उसले अनि त्यसपछि हामीले चाहिँ एकछिनसम्म मैले उसको त्यो डिप उयो सक गरेपछि चाहिँ डिप थ्रोटसम्म गरेपछि चाहिँ लास्टै मजा आइरहेको थियो नि त अनि अब त्यो ठाउँमा चाहिँ लाइक केही पनि थिएन क्या बाथरुममा चाहिँ लाइक कहाँ सेक्स गर्ने त्यस्तो केही थिएन है अर्ड फिल भइरहेको थियो मलाई त बोक दिइरहेको क्या सबै लाइक हुन्छ नि कस्तो अर्ड के बुक होइन अनि भित्तामा ढिकालो पानी खोलो कि यस्तो मजाको यस्तो मजाको बोकेर उफ्री उफ्री होइन कस्तो उफारेको क्या फेरि यस्तो स्ट्रङ थियो क्या त्यो मान्छे यस्तो स्ट्रङ थियो होइन क्या मजा आइरहेको थियो मलाई गर्नु होइन फर्स्ट टाइम त्यस्तो मजाले गऱ्यो क्या ऊ चाहिँ फेरि हाइटमा ठुलो छ नि त अनि यस्तो मजाले बोकेर गरेको काय यस्तो मजाले छिरायो यस्तो मजाले छिरायो नि लाइक साथीको बोयफ्रेन्डसँग गर्दाखेरि त्यति मजा आउँछ भनेर सोचेकै थिइनँ क्या लास्टै मजा आएको थियो होइन म अहिले सम्झिँदा पनि कस्तो फिल भइरहेको छ क्या कस्तो ह्यान्डसम छ त्यो मान्छे तर त्यसपछि चाहिँ लाइक दुई तिन दिन चाहिँ अड सिचुएसन भयो होइन गरिसकेपछि लाइक आँखामा आँखा पनि नजुत्नु सकेकै हाम्रो तर त्यो मोमेन्ट चाहिँ लास्ट दामी थियो है मेरो स्टोरी चाहिँ यति नै हो गाइस